माया मायाले बदलामा छोट पाए आज आफै भागे माई खोट पाए मजल गर्न पाइन पिरतीको गोठमा जब दैमा लाग्यो माया छोटे देखि खुसी छैन China. देखे पल्को बिर्सियो कि आउँदैछ जलको मलजल गर्न पाइन पिरतीको बुटमा जब दैमा लाग्यो माया छुटे देखि खुसी छैन रे